नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको बिहान आठ बजेको शुभ बिहानीमा तपाईँलाई स्वागत छ प्रविधिका विष्णुसँगै म हुँ अनिता अर्याल अब लागौं आजको तिथि आज विक्रम सम्बत दुई हजार एकहत्तर साल साउन दुई गते शुक्रबार तदनुसार दुई हजार चौध जुलाई अठार तारिक श्रावण कृष्ण पक्ष षष्ठी थी। यो थियो आजको तिथि मिति अब लागौ तपाईँको आजको दिन के कसरी बित्छ राशिफलतर्फ मेष राशि हुने तपाईँको आज कुनै भोज जस्ता विभिन्न कार्यमा सहभागिता जनाउनु पर्ला पारिवारिक नाता स्थापित हुनेछ वृष राशि हुने तपाईँको जग्गा जमिनको कारोबारबाट लाभ हुने देखिन्छ शारीरिक एवं मानसिक समस्या आइपरे पनि नआत्तिनुहोला मिथुन राशि हुने तपाईँको आज सामाजिक एवं बौद्धिक काम गर्ने वातावरण बन्नेछ विरोधीहरू पनि तपाईँको पछाडि कुरा काट्नमै सीमित रहलान् कर्कट राशि हुने तपाईँको सरकारी तथा गैर सरकारी माध्यमको जागिर नराम्रो छैन आफ्नै क्षमताले भ्याएसम्म संस्थागत हिसाबले लाभदायक होला सिंह हुने तपाईँको आज जग्गा जमिन उपलब्ध हुने समय आएको छ थोरै प्रयास गरे भविष्यको लागि महत्वपूर्ण उपलब्धि हासिल होला कन्या राशि हुने तपाईँको लागि आज खानपिनका परिकार प्राप्त हुने समय छ अतिथि कहाँ जानुपर्ने तथा सामाजिक कामको दायित्वमा पनि वृद्धि हुनेछ तुला राशि हुने तपाईँको आज कृषि तथा कृषिजन्य व्यवसायको व्यापारबाट राम्रै आमदानी होला अघि पछिको तुलनामा बढ़ी खटिनु पर्नेछ वृश्चिक राशि हुने तपाईँको आज गरिराखेको पेसाबाट मन अघाउन सक्छ नयाँ कामको लागि तपाईँले गरेको निर्णय यतिखेर महत्वपूर्ण बन्न सक्छ पालो धनुराशिको धनुराशि हुने तपाईँको आज जागिरबाट राम्रै आमदानी तथा अन्य प्रगति हुने बेला छ सामाजिक तथा सांस्कृतिक क्षेत्रको कामलाई बढ़ी समय दिनुपर्नेछ मकर राशि हुने तपाईँको आज सामाजिक कामको दायित्व बन्नेछ ज्ञानमूलक सांस्कृतिक एवं व्यावहारिक कामको लागि खर्च हुने पनि समय देखिएको छ कुम्भ राशि हुने तपाईँको आज सन्तान पक्षबाट पनि यति बेला राम्रै सहयोग मिल्ने देखिन्छ शरीरलाई बढी सक्रिय बनाउनु पर्ने समय आएको छ अन्त्यमा मीन राशि मीन राशि हुने तपाईँको आज आर्थिक मामिलामा बडो सजग रहनुहोला तपाईँबाट अरूले फकाई फुल्याई सहयोगको याचना गर्लान् विचार गर्नुहोला यो त थियो तपाईँको आजको दिन के कसरी बित्छ राशिफल राशिफलले जे जे भने पनि तपाई आफ्नो कर्म नछोड्नुहोला तपाईँको दिन पक्कै शुभ बित्छ अहिले तपाईँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर सुन्दै हुनुहुन्छ प्रविधिमा हुनुहुन्छ विष्णु अनि म छु तपाईँको साथमा अनिता अबको क्रममा रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरमा अबको चौबिस घण्टासम्म के कस्ता कार्यक्रम प्रसारण हुन्छन् लागौं कार्यक्रमको रूपरेखातर्फ तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहर्चबाट आठ बजे शुभ बिहानी अहिले सुनिरहनु भएको छ शुभ बिहानी यसपछि तपाईँ सुन्न सक्नुहुन्छ नेपाल चौतारी नेपाल चौतारी पछि सुन्न सक्नुहुन्छ नौ बजे नेपाल बाणी समाचार नौ बजेको नेपालवाणी समाचारपछि दस बजेसम्म तपाईँ सुन्न सक्नुहुन्छ सिनेमाला सिनेमाला सुनिसकेपछि तपाईँ दस बजे रेडियो अर्पणमा सुन्न सक्नुहुन्छ अर्पण समाचार दस बजेको अर्पण समाचारपछि एघार बजेसम्म सहकर्मी रामु आचार्यको साथमा सुन्न सक्नुहुन्छ लोक झङ्कार लोक झङ्कारपछि एघार बजे सुन्न सक्नुहुन्छ अर्पण खबर अर्पण खबर पछि बाह्र बजेसम्म सहकर्मी दिवसको साथमा जस्ट फर इन्जोयका साथमा रमाउन सक्नुहुन्छ बाह्र बजे नेपाल बाणी समाचार बाह्र बजेको नेपाल बाणी पछि एक बजेसम्म सुन्न सक्नुहुन्छ बलिउड फोल्डर एक बजे सुन्न सक्नुहुन्छ अर्पण खबर एक बजेको अर्पण खबर खबरपछि दुई बजेसम्म कार्यक्रम चम्पा चमेली सुन्न सक्नुहुन्छ दुई बजे अर्पण समाचार दुई बजेको अर्पण समाचारपछि तीन बजेसम्म अर्पण समर्पण सुन्न सक्नुहुन्छ जसमा लोक भाकाका मिठा मिठा गीत संगीत लिएर आउनुहुन्छ सहकर्मी दिवस दुई बजेको लोकभाकापछि तीन बजे सुन्न सक्नुहुन्छ नेपाल बाणी समाचार नेपाल वाणी समाचार सुनिसकेपछि चार बजेसम्म सहकर्मी सुजाको साथमा बाल आवाज सुन्न सक्नुहुन्छ चार बजे अर्पण खबर पछि बजेको अर्पण खबरपछि पाँच बजेसम्म सुन्न सक्नुहुन्छ सहकर्मी रामु आचार्यको साथमा हँसाउने चौतारी पाँच बजे अर्पण बुलेटिन पाँच बजेको अर्पण बुलेटिन पछि छ बजेसम्म जीवनको मार्ग सुन्न सक्नुहुन्छ छ बजेदेखि छत्तीसम्म नेपाल बाणी समाचार सुन्न सक्नुहुन्छ त्यसपछि छत्तीसदेखि सात बजेसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुन्छ सातदेखि सात तीससम्म अर्पण शुभ साँझ सुन्न सक्नुहुन्छ सहकर्मी दिवसको साथमा सात तीसदेखि आठ बजेसम्मको समय हो साझा खबरको सातदेखि आठ तीसम्म सुन्न सक्नुहुन्छ नेपाल बाणी समाचार नेपाल बाणी समाचार सुनिसकेपछि आठ पैँतालिसदेखि सुन्न सक्नुहुन्छ सभा नौ बजेसम्म बीबीसी नेपाली सेवा नौ पन्ध्रदेखि दस बजेको समय हो श्रुति सम्वेक अच्युत घिमिरेको साथमा सुन्न सक्नुहुन्छ उज्यालो नेटवर्क मार्फत दस बजेदेखि सभा दस बजेसम्म सुन्न सक्नुहुन्छ नेपाल एफएमको समाचार दस बजेदेखि एघार बजेसम्म सुन्न सक्नुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजमा खुलदुली डट कम एघार बजेपछि आजको रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजको कार्यक्रमको यही हामी अन्त्य गर्छौँ र भोलि पुनः तपाईँसँग लिएर आउँछौँ चार बजेदेखि पाँच बजेसम्म पूर्व विशेष प्रवचनमाला शनिबार बिहान चारदेखि पाँच बजीसम्म सुन्न सक्नुहुन्छ पूर्व विशेष प्रवचनमाला त्यसपछि सुन्न सक्नुहुन्छ पाँच तिसदेखि छ बजेसम्म प्रभात बाणी छदेखि छत्तिससम्म सुन्न सक्नुहुन्छ सिआइएनको साझा खबर त्यसपछि छत्तिसदेखि सात बजेसम्म बाणी बहस सुन्न सक्नुहुन्छ सात बजी सुन्न सक्नुहुन्छ अर्पण स्थानीय समाचार सातदेखि सात तिससम्म बीबीसी बिहानी सेवा सुन्न सक्नुहुन्छ सात तिसदेखि आठ बजेसम्म न्यू क्यापिटल शैक्षिक सन्देश सुन्न सक्नुहुन्छ सहकर्मी रामु आचार्यको साथमा र यो सँगै हाम्रो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्जमा चौबिस घण्टा को हाम्रो नियमित प्रसारण यो त थियो हाम्रो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरमा चौबिस घण्टा प्रसारण हुने कार्यक्रम तपाईँ रेडियो अर्पण रेडियो अर्पणमा चौबिस घण्टासम्म प्रसारण हुने कार्यक्रमको रूपरेखा अब यसपछि तपाईँ नेपाल चौतारी सुन्न सक्नुहुन्छ अहिलेसम्म रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरू सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धन्यवाद प्रविधिका विष्णुसँगै म अनिता पनि विदा हुन्छु रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरू सँगै रहनुहोला नमस्कार सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि अर्पण एक सय चार थोप्रो प्रसुति तथा स्त्री रोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी यस टाढी रत्नगर पोलिक्लिनिक प्राली तथा रत्नगर मेडिसिन सेन्टर मेन्डो टाढीमा प्रत्येक शनिबार बिहान दस बजे वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ